नमस्कार सुन्ने कथाको चौथो प्रस्तुतिका रूपमा आज हामी प्रस्तुत गर्दैछौँ बोर्डर साइडको बब्लु यो कथा निलम कार्की निहारीकाद्वारा लिखित बेली कथा सङ्ग्रहबाट प्रस्तुत गरिएको हो बोर्डर साइडको बब्लु यो ऊ आएको सङ्केत हो साइकलको घन्टी टेरिङ टेरिङ टेरिङ टेरिङ केही समय पप पप गर्ने बाजा ऊ आएको सङ्केत थियो सङ्केत फेरियो पुनः साइकलको घन्टी नै बन्न थाल्यो ऊ आएको सङ्केतमा बिहान साँझ यसरी नै बज्छ घन्टी हुन त ऊ दिउँसो पनि त्यो बाटोमा साइकलबाट ओहोर दोहोर गर्छ तर बिहान साँझ उसले बजाउने घन्टी र अरू बेला बजाउने बेग्लै हुन्छ उसको साइकलको ह्यान्डलमा खिया परेको छ पाइडलको कुना कुनालाई पनि खियाले छोडेको छैन पहिला उसको बाबुको थियो त्यो साइकल अहिले उसको भएको छ सिक्ने बेला बाबुको आँखा छलेर चौरमा लान्थ्यो ठाउँ ठाउँमा घाउ भएको थियो त्यो बेला अहिले मजाले चलाउँछ राम्ररी सन्तुलन मिलाएर जति पनि द गोराउन सक्छ भारीसँगै सन्तुलन मिलाउँछ जति बेला ऊ साइकल डोराएर हिँडेको हुन्छ घन्टी बजाउँदै पहिलोपल्ट देखेकाहरूका लागि त अचम्मको दृश्य हुन्छ मान्छेभन्दा अग्लो साइकल अनि भारी साइकलको सिट पछाडि तरकारीले भरिएको झोलालाई साइकलको पुरानो चक्कामाथि बाँधिएको हुन्छ तरकारी सिजन अनुसार हुन्छ झोलामा आज छ काउली मुला टमाटर लौका भान्टा खुर्सानी कोसा धनियाँ र मेथीको साग साइकलको ह्यान्डलमा एकातिर झुन्ड्याएको छ नाइलनको झोला भरि नयाँ रातो आलु अनि अर्कोतिर बेडीको छाप भएको झोलामा प्याज एकतले घर अघिल्तिर साइकल रोकेर घन्टी बजाउँछ साउने नलिने आज म र महँगो गर्छस् त के लिने बाहुला नभएको म्याक्सी लगाएकी महिला कराउँदै निस्किन्छे मोलतोल चल्छ कहिले काउली उठाउँछ कहिले मुला ल कति हो यसको काउलिया काउलिया हातमा छ अहिले जोख्नुपर्छ अन्दाजी भन् होइन जोखौँ पहिला दिने भए दस रुपियाँ काउलीको हुन्न सुहाउने नोक्सान हुन्छ पर्ता पर्दैन देवी दिदीलाई भयो त्यसै दिन्थिस् होइन कहाँ दिन यस है छ मोरा मेरो साथीको आमा हो नि महिलाले नपत्याए झैँ तलदेखि माथि हेर्छे के पत्याउनु तिनवटा नाइट बसको साहु के के कारखानाको मालिकको छोरो तरकारी बेच्नेको साथी मा कसम हो मेरो साथी हो अर्जुन हामी ऊ त्यहीँ खेल्थ्यौँ त्यहाँ ठुलो चौर थियो यस्तो घरै घर थिएन ऊ त्यो सिमलको रुख पछाडि गड्डा थियो हामी फुटबल खेल्थ्यौँ बल कहिलेकाहीँ गड्डामा जान्थ्यो निकाल्न सक्थेनौँ अर्जुनलाई साइकल चलाउन मैले सिकाएको महिला अझै पत्याउँदैन तपाईँ बल्ल यहाँ आउनु भएको छ हामी यहीँ जन्मेको त्यो बेलाको कुरा कसरी थाहा हुन्छ त साउनीलाई हामी एउटै स्कुल पढ्थ्यौँ सानोमा पछि ऊ अर्कोमा गयो अहिले ऊ देहरादुनमा पढ्छ ऊ देहरादुनबाट बिदामा आउने बित्तिकै मेरो मोहल्लामा आउँछ मेरो घरमा आउँछ माले पकाएको दाल रोटी खान्छ अनि हामी सँगै सिनेमा हेर्न जान्छौँ सिनेमा हल नजिकै छ त्यहीँबाट देखिन्छ अझ पत्याउँदिनन् थाहा छ तपाईँलाई त्यो सिनेमा हल अर्जुनको अङ्कलको हो ऊ आउँदा हामीलाई टिकट लाग्दैन बब्लुको अनुहारमा छुट्टै चमक छ यो बेला ल बढी कुरा नगर यो कतिमा दिन्छस् भन् महिला मटर कोसा छोडाएर खाँदैछिन् साहुनी यो महँगो छ अब हुन्न है केही मटरकोसा हातमा लिन्छन् पैसा भोलि नै उधारो लिने सुर छ महिलाको दिउँसो खरिद जानुपर्छ रुपलिया म्याक्सीको खल्तीबाट पैसा निकालेर दिँदै बोल्छिन् आज यति लिएर जा भोलि लैजालास् मरा कहिले नाउने चाहिँ गर्छ जा अब आधा उधारो आधा नगद ऊ चुपचाप अगाडि बढ्छ घन्टी बजाउँदै बन्दा छैन बाटोमा ग्राहक छैन काउली लिनु न के लिनुपर्छ त नि सिकाउनु पर्छ मरा दादा छ काउली त्यही भएर भनेको अगाडि बढ्छ ए पख पख हेर भाग्न खोजेको हिजो सबै किरा परेको भान्टा दिएर गइस किरालाई पैसा हाल्ने हो तँलाई देखाउन राखेको छु मैले हेरेर के गर्नु साउनी मैले पनि राम्रै भनेर ल्याएको हो म भान्टाभित्र पसेर हेर्ने होइन ल बढी कुरा नगर हिजोको किरा परेको भान्टाको साटो आज के दिन्छस् त्यो त मिल्दैन साउनी हुन्न कस्तो हुन्न हो कता कता सस्तो छ त्यही त्यही उठाएर लिएर ल्याएर बेच्छ र भएको मुला दे पातसँगको मु दुईवटा मुला लिन्छन् महिला साउनी पनि मन अमिलो पार्छ के साउनी पनि झन् टुहरू केटो गरी खाओस् भनेर यसैसँग किनिदिन्छु ऊ भने ठग्न मात्र खोज्छ ऊ अगाडि बढ्छ बल्ल आइ सबै ताजातिर सकेर ताजा जति सकेर कता कता डुलाएर बाँकी यतातिर लिएर आउँछ सबैले रोजेर छोडेको भिडाउँछ बाँकी पैसा उठाउन थियो त्यहीँ भएर उता पहिला गइहालेको सबै ताजा हो राति नै गएर ल्याएको म कहिले पनि नराम्रो बेच्दिनँ बहाउन बहाना बनाउन जानेको छ अबदेखि पहिला यता ल्याउनु ल कौली हेर कति कालो बोरामा थिचेर हो माथि अलि दाग भयो फेरि कुरा बनाए हिजोसम्म यही कटु लाएर दगोर्थ्यो आज हामीलाई नै सिकाउने भयो छिटो त केटाकेटी तरकारी बिना दाल भात खाएर स्कुल गए हामीलाई पनि पकाउनु ढिलो भयो यताउता घरका केटाकेटी स्कुलको युनिफर्म लाएर बाहिरिरहेका छन् बब्लु यसो हेर्छ फेरि तरकारी राख्छ तराजुमा अघिल्लो वर्षसम्म त म पनि गएको स्कुल टमाटर तौलिँदासम्ममा उसको मन बोल्छ उसैसँग उसको बाबु खसेपछि दुई बहिनी एक भाइ आमा र हजुरआमाको जिम्मेवारी उसैको काँधमा पर्यो बब्लु स्कुलको झोला छोडेर बाबुको पेसा बाबुको तरकारी बेच्ने साइकल र टोकरी समाउन पुग्यो बब्लुका बाबु यसरी नै घर घर पुगेर तरकारी बेच्थे दुई छाक खाना धौ परेको थिएन बाबु हुँदा तरकारी बेच्दै हिँड्दा चोकमा चलेको भिडन्तको गोली उछिटेर आई उनको छातीमा लागेको थियो बब्लुको बाबुको हातबाट साइकलको ह्यान्डल छुट्यो टोकरीको तरकारी छिर लिएर यताउता दगुर्यो उनी दगुर्न सकिएनन् साँझ समाचार आएको थियो धम्बोजी चोकमा आतङ्ककारी मारिएको समाचार बब्लुको चोपडीमा खान तलासी भयो के पाउनु थियो र तलासीमा इमान्दार परिश्रमी सलिमले ज्यान त गुमायो नै ज्यादा ज्यादा आतङ्ककारीको संज्ञा पनि पायो बब्लु बिहान साँझ घर घर पुगेर तरकारी बेच्छ दिउँसो खरिद गर्न समय सीमा पारि जान्छ खुल्ला सिमाना छ यसरी बेच्ने तरकारीको लागि उसले भन्सार तिर्नु पर्दैन यति हो चेकपोस्टमा अलिअलि आफ्नो हिसाबले बुझाउँछ धम्बोजीमा टाँगा चल्छ बिस पच्चिस मिनटमा पुगिन्छ सीमा पारी सीमाबाट दस मिनटको दूरीमा छ तरकारीको थोक बजार कम्तीमा एक नम्बर खरिद गर्नुपर्छ एक नम्बर भनेको पाँच किलो क्विन्टल जाने बोरामा ऊ किसिम किसिममा तरकारी बाँधेर ल्याउँछ जाँदा टाँगा चढ्ने ढाउनिरोको पान पसलमा साइकल अड्याएर जान्छ साइकल राखे बापत पानको बा पातको बिडा ल्याइदिनु पर्छ सीमा पारीबाट फर्काँदा जो कोही टाँगावाला सामान ल्याउन मान्दैनन् उल्लर हुन्छ महन अलि बढी पैसा तिर्नुपर्छ फर्काउँदा टाँगाबाट झरेपछि साइकलमा तरकारी बाँधेर घरतिर ओसार्छ सुरुमा सबैका लागि अनौठो थियो त्यो दृश्य कसरी तानेको होला आफूभन्दा अग्लो साइकल फर्केर हेर्थे अहिले नौलो छैन तर अनौठो कुराको विषय हो बब्लु मान्छेहरूका लागि भाइ बहिनी स्कुलबाट आएर धुलोमा खेलिरहेका हुन्छन् डाइरेक्ट देख्न साथ किताब समाउँछ बब्लुको कमिज पुरै पसिनाले भिजेको हुन्छ आमा घैँटोको पानी सारेर दिन्छन् ऊ आफ्नो टाउकोबाट खन्याउँछ अनि अर्को बाजी दिएको पानी नबिसाई रित्याउँछ बब्लुकी एउटी बहिनी पढाइमा साह्रै तेज छ बब्लु उस्तै तेज थियो स्कुलको वार्षिकोत्सवमा पुरस्कार थाप्न जाने बेला बब्लुका बाबु सुकिलो धोती कुर्ता लगाएर जान्थे छोराले पुरस्कार थाप्थ्यो बब्लुका बाबु घर फर्कँदा छोरालाई साइकल अगाडि राखेर आफ्नो बस्ती घुमाउँदै आउँथे त्यो दिन तरकारी बेच्न जाँदैनथे भोलिपल्ट तरकारी तौलाउँदै प्रत्येक घरमा सुहाउँथे मेरो बब्लु फर्स्ट भयो पढाइमा पनि दौडमा पनि फर्स्ट नै आयो पानले रातो कालो पारेको दाँत देखाएर हाँस्थे बब्लु आफ्नो स्कुलको दिन सम्झन्छ पढ्दा पढ्दै छोडेको किताबको चाङमा छ काठको पुरानो दरवाजमाथि न खेतबारी नै छ न अरू सम्पत्ति नै मात्र मस्जिद पछाडिको बस्तीमा सानो घर छ उसको सम्पत्ति छजनाको परिवार धान्ने साइकल छ बुवाको साइकल अनि बब्लु यो परिवारको आधार हजुरआमा राम्ररी आँखा देख्दिनन् मोटो चस्मा लगाएर खटियामा बस्छिन् सुत्छिन् कराइरहन्छन् अलि परतिर सहरका पक्की घरहरूमा बिजुली बत्ती छ सहरभित्रकै यो बस्तीमा बिजुली छैन मट्टी तेलको बत्ती बाल्नुपर्छ या सहरको झिलिमिलीमा उज्यालो खोज्नुपर्छ यो बस्ती सबैले चिनेको बस्ती खसेरा बस्ती मिहिनेत गरेर ज्यान फाल्नेको बस्ती हो यो बब्लुलाई कोही गाली गर्छन् कोही माया मायाभित्र सहानुभूति हुन्छ आफ्ना छोराछोरीलाई सम्झाउनु पर्यो उसैको नाम लिन्छन् हेर त्यो बब्लु त्यो उमेरमा पुरा घर पालेर बसेको छ त्यस्तोको छोरा कोही भन्छन् बब्लुलाई झैँ दुःख गर्न परे थाहा पाउँथिस् पैसा के हो चिन्थिस् यो पढ्न परे मरे झैँ गर्छ बब्लुले पढ्न पाएको भए कति पढ्दो हो बब्लुले साइकलमा घन्टीको सट्टा भुँ भुँ आवाज आउने पम्प किनेको थियो आफू आएको सङ्केत दिन केही दिन बजायो ग्राहकलाई ऊ आएको थाहा पाउन सजिलो भयो ल मोटर पसा काउली हरियो खुर्सानी भन्दै उसले चिचाउनु परेन घाँटी सुकाउनु परेन तर उसले धेरै दिन बजाउन पाएन त्यो उसको टोलबाट निस्केपछि सभापतिको टोल आउँछ बोडा नम्बर नौ सभापतिको घरमा हुने बैठकलाई भौँ भौँको आवाजले तनाव दियो रे त्यो हुनाले बजाउन नपाउने भयो फेरि साइकलको घन्टी आवाज हो या ऊ आएको सङ्केत त्यसमाथि ऊ कराउनुपर्छ ल मोटर कोसा काउली सभापतिको घर टोलमा साइकलको घटी बजाउन समेत निषेध छ बब्लु बल्ल आइस देवी आन्टी भित्तामा साइकल अडायो बब्लुले के गर्नु एक छाक सब्जी किन्न कति बेर लगाइदिन्छन् ठुलो कम्पाउन्ड भएको घर छ एक छेउमा गेट छ गेट छेउको कोठाबाट बाहिर बाटोतिर बरन्डामा निस्कन मिल्छ बब्लु कि देवी आन्टीको घर बरन्डा बाहिर पनि फलामको चेन गेट छ गेट बाहिर पेटीमा बस्छ बब्लु गेट खोलिदिउँ पर्दैन आन्टी चिया दिन्छन् देवी आन्टी रोटी खान्छस् हुन्छ खान्छु रातिको परौठा तताएर ल्याउँछिन् गेटबाट छिराइदिन्छन् भित्र पस्दैन ऊ किनकि उसको तरकारी टोकरी बाहिर छ होइन भने अरू बेला आउँदा उसलाई कुनै रोकटोक छैन परिवारको सदस्य जस्तै छ ऊ त्यहाँको साह्रै ढिला गरिस् आज अर्कोसँग किने नि भइगयो नि आज ढिला भयो साँझलाई किनेको छैन तँलाई नै कुरेको छौँ पर्व ल्याइदिएको छु कालो प्लास्टिकको झोला साइकलको ह्यान्डलबाट निकाल्छ अङ्कललाई मनपर्छ भनेर छुट्टै लुकाएर राखेको निकालेर दिन्छ कति हो जति मन लाग्छ दिनु पहिला पहिला पैसा लिन मान्थेन पैसा नलिने हो भने म अरूसँग लिन्छु भनेपछि लिन्छ तर आफ्नै भाव बताउँदैन देवी आन्टीले दिएकोमा आफ्नो खरिदभन्दा धेरै परेको छ भने फिर्ता दिन्छ उसले दिएको पैसा चुपचाप मनपर्छ नत्र रिसाउँछिन् आमा बाबुलाई घुर्की देखाएर छोराछोरी रिसाए जस्तो म्याक्सीको गोजीबाट पैसा निकालेर दिन्छन् देवी आन्टी बब्लु हरियो धनिया र खोर्सानी पनि दिन्छ सित्तैमा देवी सोध्छिन् म बब्लुको ऋणी छु बब्लु सोध्छ म देवी आन्टीको ऋणी छु अर्जुनको जाँच कहिलेदेखि रहेछ आन्टी दुई हप्तामा छ भन्थ्यो तँलाई सोधेको थियो तँ पढ समय मिलाएर समय मिल्दैन बिहान साँझ बेच्न हिँड्नु पर्यो दिउँसो उता जानु पर्यो भाइ बहिनी पढ्दैछन् भइगयो मलाई मिल्दैन मा सधैँ बिरामी दादी पनि ओछ्यानबाट उठ्न सक्नुहुन्न आन्टी सबैले पढेर यो काम कसले गर्ने ठट्टा मिसाउनु खोज्छ आफूलाई छलेर समस्या खान्छस् हुन्छ खाउँ ऊ खान्छ जे दिए त्यही साह्रै मिठो गरी खान्छ हरेक दिन त्यहाँ पस्छ साइकल अड्याउँछ टोइलेट जानु छ भने जान्छ एकछिन तरकारी हेरिदिनु भनेर यति बेला घरमा सघाउने केटी हुन्थे अनि देवी आन्टी देवी आन्टीको नियमित काम हो उसँग तरकारी किन्नु चिया खाजा के छ उसलाई दिनु आफू खानु तराईमा गर्मीको बेला जे काम छ बिहान या साँझ ओझेल परेपछि निप्टाउनु पर्छ दिउँसो घरबाट निस्कन हम्मे पर्छ आन्टी म रिक्सा चलाउँ कि भन्नेमा छु सक्छस् र अर्को वर्षदेखि यो वर्ष पैसा जम्मा पारेर आफै रिक्सा किन्छु अर्काको किरायमा लिएर नचलाउने कमाइ भए पनि नभए पनि साहुलाई बुझाउनु पर्छ आफ्नै भएपछि राम्रो भयो बढु पारी जाँदा दोकानको सामान ल्याइदिए फाइदे ल्याइदिनु पाए फाइदै हुन्छ पेसेन्जर लिएर जाँदा आउँदा चेकिङ हुन्न चिनी नै ल्याइदिए पनि किलोमा दुई चार रुपियाँ आउँछ मोरा समायो भने नि अरूले के के गर्छन् त्यो के हो र आउँदा जाँदा के फरक पर्छ र हजुरहरू जाँदा पनि त ल्याउनु पाउनुहुन्छ भन्सार नतिरे त्यस्तै त हो चोरी होइन क्यारे अर्को वर्ष अलि ठुलो हुन्छस् अलि मजाले खाने गर रिक्सा किन्न नपुगे म थपिगौला कसैलाई नबन्नु यहाँ अङ्कललाई पनि नबन्नु बब्लु तरकारी बेच्न निस्केको छ साइकल तान्दैछ टोलमा सबैको दगुरा दगुर छ उछक्क पर्छ किराना पसलको साउनी सटर बन्द गर्दैछन् होइन के हो साउनी सबै दौडन्छन् मोहल्लाका मान्छे के हो किन हो तँलाई थाहा छैन के देवी दिदीको कुरा के कुरा देवी दिदीको परिवारमा ठुलो एक्सिडेन्ट परेको छ के कहाँ सबै कुरा मलाई पनि थाहा छैन धेरैजना परेका छन् देवर ससुरा उसले साइकल त्यहीँनिर अड्याएर कुद्छ हस्पिटल पुग्छ विभत्स दृश्य छ पाँचजनाको मृत शरीर लस्करै छ उनका देवी आन्टीको डाक्टर देवर यहाँको डाक्टर ऊ टाढै बस्छे अर्जुन टाढैबाट हाम फालेर उतिर आउन खोज्छ तर समात्छन् आपत्ति, आउन दिँदैनन्, सबैले फुल चढाउँछन् मृत शरीरमा, ऊ नजिक जान खोज्छ, उसलाई कसैले रोक्छ, उसकै अघिल्तिर सबै सब, बसमाथि चढाइन्छ, ऊ बसतिर जान खोज्छ, देवी आन्टीको छिमेकले रोक्छ, त जान मिल्दैन, किन? उसले उसले प्रश्नको जवाब पाउँदैन, बस कुर्छ, मृत शरीर लिएर धेरै बेर छरिएका फुल र अबिर हेर्छ, घर फर्कन्छ, घर पुगेर साइकल सम्झन्छ बबुले लिन जान मन छैन तर जानु छ लिन जान्छ साइकल त्यहाँ हुँदैन तरकारीको टोकरी पनि रित्तै छ खाली टोकरी लिएर फर्कछ देवी आन्टीले अर्जुनलाई लिन जाने अघिल्लो दिन भनेकी थिइन् अर्जुनको जाँच सकियो म लिन जाँदैछु देहरादुन डाक्टर अङ्कल पनि जाने हो हिजो राति मेरोमा मनमा आयो त डाक्टर अङ्कलसँग काम गर काम सिकिन्छ अङ्कलको मन साह्रै कमाउँछ तेरो भविष्य बन्छ तेरो माको पनि उपचार खर्च लाग्दैन तँलाई पढ्ने बन्दोबस्त मिलाइदिनुहुन्छ म भोलि जाँदा बाटोमा कुरा गर्छु तैँले घर घर साइकल डोराएर हिँड्नु पर्दैन रिक्सा चलाउनु पनि पर्दैन अहिलेसम्म मेरो दिमागमा यो कुरा किन आएन छ अब त ढुक्क भयो हुन्छ सधैँ बस्ने ठाउँमा बसेर त्यो दिन आन्टीले समोसा र चिया खाएकै थिइन् बब्लु भने रोजा चलेकाले केही नखाई आन्टीसँग केही बेर कुराकानी गरेर तरकारी दिइ फर्केको थियो घाम अस्थायी छ उसले बिहानदेखि पानी पनि मुखमा राखेको छैन यसो खल्ती छाम्छ केही सम्झेर हस्पिटल कम्पाउन्डमा टिपेर पाँचोका फुल निकाल्छ बब्लुले मृत शरीरमा चढाउन नपाएको फुल बाहिर घरको डिलमा राख्छ देवी आन्टी डाक्टर अङ्कल र सबैलाई सम्झेर बाहिरबाट सुन्छ दादी भित्रबाट कराउँदैछन् भोलिदेखि कसरी सब्जी बेच्ने हो कसरी हरायो साइकल खोज्न जान पर्दैन यहाँ रोएर बसेर हुन्छ रोएर आउँछ साइकल बब्लु भने डिलमा राखेको पाँच थोका फुल हेरेर बसिरहेको छ धन्यवाद कथावाचक वासु श्रेष्ठ खसखस डट कम